सत्तामा आइसक्ने व्यवस्थापिका संसदमा सरकारले पेश गरेको बजेटमा आजदेखि छलफल सुरु सभासदलाई छुट्याइएको बजेट दुरूपयोग नहुने अर्थमन्त्री डाक्टर महतको दावी रत्नगर नगरपालिका साक्षर नगरपालिका घोषणा नगरमा अझै एक दशमलव आठ नौ प्रतिशत नगरवासी निरक्षर जारी संघर्षको अन्त्य गर्नका लागि इजिप्टले गरेको प्रस्तावमा इजरायलको स्वीकारोक्ति बेलायती विदेश मन्त्री विलियम हेकद्वारा पदबाट राजीनामा र विश्वकप फुटबलको टिकट बिक्री गरेका रे हेलानद्वारा आफूले टिकट बिक्रीमा अनियमितता गरेको स्वीकार अर्जेन्टिनाका स्ट्राइगर मेसीलाई विश्वकप फुटबलमा गोल्डेन बल दिएकोप्रति फिफा अध्यक्ष ब्लाटरको आपत्ति नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W dot radio Arpan dot com dot NP मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी अनितासँगै म ध्रुवराज समाचार विस्तारमा नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहँदा माधव नेपालको अग्रता तोड्दै केपी शर्मा ओली अगाडि बढ्नु भएको छ सोमबार रातिसम्मको गणनामा सड़चालिस भोटले अग्रता लिनुभएका नेपाललाई ओलीले चौतिस भोटले पछि पार्नु भएको छ चार र पाँच नम्बर बुथको गणनाको परिणाम अनुसार ओलीको आठ मत भएको छ भने नेपालले सात मत प्राप्त गर्नु भएको छ अब करिब पाँच मत मात्रै गन्न बाँकी रहेको छ अध्यक्षसहित बहुमत बहुमत पदाधिकारी र बहुमत केन्द्रीय कमिटिमा ओली पक्षले जित्ने दावी सचिव उम्मेद्वार विष्णु रिमालले गणनास्थलबाट बताउनु भएको छ महासचिवमा पनि सुरेन्द्र पाण्डेले अग्रता लिनु भएको छ अघिल्लो दिन छयत्तर भोट अग्रता रहेकोमा आज अहिलेसम्मको गणनामा पाण्डेको सात सय पैसठी र ईश्वर पोखरेलको सात सय छब्बीस मत रहेको छ अब महासचिवमा मत अन्तर उन्चालिसमा झरेको छ आज गणना हुने बुथहरू मध्ये गण्डकी लुम्बिनी राप्ती र भेरीमा ओली पक्षले अग्रता लिने अनुमान गरिएको छ भने सेती महाकाली कर्णाली र प्रवासमा नेपाल पक्षको अग्रता रहने अपेक्षा गरिएको छ तर गण्डकी र राप्तीमा ओली पक्षको अग्रता फराकिलो रहेकाले अध्यक्षमा ओलीलाई फाइदा हुन सक्छ भन्ने अनुमान गरिएको छ पदाधिकारीमा भने नेपाल पक्षका कम्तीमा पाँचजनाले जित्ने लगभग निश्चित भइसकेको छ यो संख्या बढ्न सक्छ सोमबार बेलुकीसम्म गरिएका मतहरूमध्ये चौवालिस मतपत्रमा अध्यक्ष पदमा दुवै उम्मेद्वारलाई खाली राखिएको गणनामा सहभागी नेपाल पक्षका लेखा आयोगका उम्मेद्वार होम बुढा थोकीले जानकारी दिनुभएको छ वहाँका अनुसार सैतिस मतपत्रमा नेपालका पक्षको पूरै प्यानलमा मत दिएर अध्यक्षमा खाली मात्रै खाली राखिएको छ भने सात मतपत्रमा ओली बाहेक उनको प्यानलका सबैलाई मत दिइएको छ आफ्नै प्यानलबाट सैतिस मत नेपाललाई नआउनुले गम्भीर धोकाको संकेत गरेको छ नेपाल निकट एक नेताले भनेका छन् वैकल्पिक केन्द्रीय सदस्यहरूमा ओली पक्षका माधव ढुङ्गेलको सबैभन्दा बढ़ी मत प्राप्त भएको छ भने महिलामा रामकुमारी झाँक्रीको सबैभन्दा बढ़ी मत प्राप्त भएको छ केही मतपत्रमा दायाँ तर्फका नेपाल पक्षका उम्मेद्वारहरूलाई भोट नदिई बायाँ तर्फका उम्मेद्वारले मात्र मात्र, मत पाएकाले नेपाल पक्षलाई घाटा भएको छ सबैभन्दा बढ़ी मत गोकर्ण विष्टले सचिवमा प्राप्त गर्नु भएको छ फोक्सोमा सेतो दाग देखिएपछि उपचारका लागि अमेरिका जानुभएका प्रधानमन्त्री सुशील कोइरालाले एक साताभित्र स्वदेश फिर्ता हुने तयारी गर्नुभएको छ फोक्सोमा देखेको दाग हटेको र प्रधानमन्त्री क्यान्सरमुक्त भएको उहाँको सचिवालयले जनाएको छ प्रधानमन्त्री फिर्ता हुने मिति एक दुई दिनमै तय हुने भएको छ प्रधानमन्त्री कोइरालाको फोक्सोमा सेतो दाग देखिएपछि असार दुई गति उपचारका लागि अमेरिका जानुभएको हो प्रधानमन्त्री कोइरालालाई फलोअपका लागि तीन महिनापछि अस्पतालले बोलाएको छ व्यवस्थापिका संसदमा बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले पेश गरेको बजेटमाथिको छलफल जारी छ अर्थमन्त्री डाक्टर रामचर महतले आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको राजस्व र आय व्ययको वार्षिक अनुमानमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि बजेटमाथि छलफल शुरू भएको हो प्रस्ताव पेश गर्दै अर्थमन्त्री महतले मुलुकका सबै क्षेत्रमा समान विकासका लागि सांसद विकास कोषमा रकम छुट्याइएको बताउनु भएको छ उहाँले सभासदलाई छुट्याइएको बजेटको दुरूपयोग नहुने भन्दै यसले क्षेत्रगत विकासमा मद्दत पुग्ने उल्लेख गर्नु भएको छ मन्त्री महतले आगामी पन्ध्र बीस वर्षमा आर्थिक वृद्धि दर उच्च बनाउन आर्थिक क्षेत्रमा नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्नु भएको छ उहाँले विदेशी पुँजी भित्र्याउँदै आर्थिक वृद्धि मार्फत मुलुकमा रोजगारीको सृजना गर्नुपर्नेमा समेत जोड़ दिनु भएको छ तर एकीकृत नेकपा माओवादीले भने बजेटले मुलुकलाई तीस वर्ष पछाडि धकेल्ने काम गरेको आरोप लगाएको छ व्यवस्थापिका संसदको आजको बैठकमा आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको राजस्व र आय व्ययको वार्षिक अनुमानमाथि एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले बजेटले पुरानै कार्यक्रमलाई निरन्तरता दिएको आरोप लगाउनु भएको छ बजेटमा स्वरोजगार कोषको विषय नै हटाइएको भन्दै उहाँले आपत्ति समेत जनाउनु भएको छ संसद बैठकमा सभासदहरूले बोल्ने क्रम जारी छ यस्तै संसदमा बोल्ने अन्य सभासदहरूले पनि बजेटको राम्रो र नराम्रो पक्षका विषयमा आ आफ्नो धारणा राखेका छन् यसैबीच नेपाली कंग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले सभासदहरूको पीड़ालाई नबुझी पाँच करोड़को नाउँमा बदनाम गराउन खोज्नु न्यायोचित नभएको धारणा राख्नु भएको छ बजेटमा आएका कृषि लगायत केही विषयलाई महत्वका साथ उल्लेख गर्नु बजेटको राम्रो पक्ष भएको उहाँले बताउनु भएको छ बजेटमा लगानीलाई आकर्षित गर्ने कार्यक्रम आयका र नीतिगत का लागि अनुगमनलाई समेत ध्यान दिएकाले अहिले नै कसैले पनि बजेटको विरोध गर्नु आवश्यक नभएको बताउनुभयो उहाँले लगानी भित्र्याउने लोड सेडिङलाई तीन वर्षभित्र हटाउने रोजगारी सृजना गर्ने जस्ता कार्यक्रम कार्यान्वयनमा आउन सके मुलुक विकासतर्फ लम्कने ठोकुवा गर्नुभएको छ नेकपा एमालेका नेता भरतमोहन अधिकारीले बजेट समग्रमा सकारात्मक भए पनि सरकारले पेश गरेको नीति तथा कार्यक्रमलाई भने पूर्ण रूपमा समेट्न नसकेको बताउनु भएको छ नेपाल कृषि प्रधान देश भए पनि वर्षिनी खाद्यान्न भारतबाट आयात गर्नुपर्ने अवस्था भएकाले गाउँ गाउँमा युवाहरूलाई फर्काउन दूरदृष्टि पुर्याउने काम बजेटले नगरेको आरोप लगाउनु भएको छ उहाँले अझै पनि कृषिमा आवश्यकता अनुसारको बजेट आउन नसकेको उल्लेख गर्नुभयो उपप्रधान तथा गृह मन्त्री वामदेव गौतमले सरकारले माग अघि नै स्थानीय निकायको निर्वाचन गर्ने बताउनु भएको छ उहाँले त्यही अनुसार तयारी अघि बढाउन सुरक्षा अधिकारीलाई निर्देशन समेत दिनुभएको छ मध्य तथा सुदूरपश्चिम क्षेत्रका सुरक्षा अधिकारीहरूको क्षेत्रीय भेलाको आज उद्घाटन गर्दै गौतमले निर्वाचन केन्द्रित सुरक्षामा ध्यान दिन निर्देशन दिनुभएको हो आफूले गृह मन्त्रालय सम्हालेपछि पठाएको बाइस बुधे निर्देशनको स्मरण गर्दै उहाँले शान्ति सुरक्षा सुशासन र भ्रष्टाचार शून्य सहनशीलताको लक्ष्य पूरा गर्न निर्देशन दिनुभयो सरकारी निकायबाट दिइने सेवा सरल चुस्त जनमुखी र पारदर्शी बनाउन समेत आग्रह गर्नुभयो मेलामा मध्य र सुदूरपश्चिमका चौबिस जिल्लाका प्रमुख जिल्लाधिकारी सशस्त्र नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धानका अधिकारीहरू सहभागी छन् उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले सरकारले चाँडै थप नयाँ नगरपालिकाहरू घोषणा गर्ने तयारी गरेको बताउनु भएको छ थप नगरपालिकाका लागि सरकारले तयारी अन्तिम चरणमा पुर्याएको ले चाँडै नै नयाँ नगरपालिकाहरू घोषणा गरिने उहाँले बताउनु भएको छ नयाँ थपिने नगरपालिकाहरूको संख्या पचासको हाराहारीमा हुने उहाँको दावी छ काभ्रेको खाल नगरपालिकाको उद्घाटन गर्दा स्थानीय विकास मन्त्री सिंहले यसअघि घोषणा भएका नयाँ नगरपालिकाहरूलाई पर्याप्त बजेट छुट्याइसकेकाले देशभरि विकासको लहर ल्याउने विश्वास व्यक्त गर्नु भएको छ उहाँले नगरपालिकाबाट जनतालाई विकासको अनुभूति चाँडो हुने भएकाले नगरपालिका घोषणामा सरकारले बढ़ी जोड़ दिएको उल्लेख गर्नु भएको छ को सरकार संयुक्त सरकार भएकाले कंग्रेसले चाहे जस्तो बजेट आउन नसकेको स्वीकार गर्दै वहाँले घोषित कार्यक्रमहरूलाई नै प्रभावकारी कार्यान्वयन गराउनु बुद्धिमानी हुने तर्क राख्नु भएको छ सिंहले सबैलाई संविधान बनाउने बाटोमा ल्याउन सरकारले अनेक पहल गरिरहेको जानकारी दिँदै समयमै संविधान बन्नेमा विश्वास व्यक्त गर्नु भएको छ सरकारले पहल गर्दा गर्दै पनि केही दलहरू गैर जिम्मेवार भइदिए भने संविधान बनाउन गाह्रो हुने तर्क पनि उप प्रधानमन्त्री सिंहले बताउनुभयो आगामी वर्षका लागि सरकारले ल्याएको बजेट र संविधान निर्माण लगायतका विषयमा छलफल गर्न एकीकृत नेकपा माओवादी सहितका पाँच दलहरूको बैठक अहिले बसिरहेको छ बानेश्वर ब्याङ्कवेटमा जारी रहेको बैठकमा मूलत सरकारको बजेटका विषयमा छलफल भइरहेको नेकपा माओवादीका सचिव देव गुरुङले जानकारी दिनुभयो उहाँले बजेटसँगै संविधान निर्माण र संहितामा कसरी अगाडि जाने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको बजेटले पुरै कार्यक्रमको निरन्तरता भएकाले यसमा केही सुधार गर्न आवश्यक रहेको र यसमा बैठकले गरेको निर्णय सरकारलाई बुझाउने बताइएको छ गुरुङले बजेट प्रतिगामी बिरामी र यथास्थितिवादी भएको आरोप पनि लगाउनु भएको छ आजको बैठकमा एकीकृत नेकपा माओवादी नेकपा माओवादी र अन्य साना दलहरू सहभागी छन् रत्नगर नगरपालिकालाई आज साक्षर घोष नगर घोषणा गरिएको छ नगरपालिका रहेका निरक्षर साक्षर बनाएपछि नगरपालिकाले आज एक भव्य कार्यक्रम गरी साक्षर नगर घोषणा गरेको हो यो सँगै चितवनमा साक्षर नगरपालिका घोषणा हुने संख्या तीन पुगेको छ यसअघि खैरहनी चितवन नगरपालिका साक्षर नगर घोषणा भइसकेका छन् भने भरतपुर नगरपालिका साक्षर घोषणा हुन बाँकी रहेको छ रत्नगरका यसअघि घोषणा गर्न बाँकी रहेका ओड़ाहरूलाई साक्षर बनाएपछि नगरलाई नै साक्षर घोषणा गरिएको हो यसअघि नगरपालिकाको एक छ सात आठ नौ दस एघार र तेह्र नम्बर ओड़ा साक्षर घोषणा गरिसकिएको छ आज बाँकी दुई तीन चार पाँच र बाह्र नम्बर ओड़ालाई साक्षर घोषणा गरी नगरपालिकालाई नै साक्षर घोषणा गरिएको नगरपालिकाले जनाएको छ घोषणा सभामा ज्योतिर्मय सामुदायिक अध्ययन केन्द्रकी निवर्तमान अध्यक्ष शान्ति देवी ढुङ्गानाले साक्षर कक्षा तथा साक्षर कक्षाको प्रभावकारितालाई समेटेर प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो प्रस्तुत गरिएको प्रतिवेदन अनुसार दुई हजार अडसठी सालको जनगणना अनुसार छ हजार दुई सय पचहत्तर निरक्षर मध्ये साक्षर कक्षा सञ्चालनबाट पाँच हजार एक सय तेह्र जना अर्थात् अन्ठानब्बे दशमलव एक एक प्रतिशत नागरिक साक्षर बनेका छन् भने एक दशमलव आठ नौ प्रतिशत नागरिक अझै निरक्षर रहेका छन् रत्नगरमा छयालिस हजार तीन सय सतसठी जनसंख्या रहेको छ घोषणा गरिएका ओडा मध्ये सबैभन्दा उत्कृष्ट ओडा उडा नम्बर छ रहेको पाइएको छ उडा नम्बर छमा उनान्से दशमलव पाँच पाँच प्रतिशत नागरिक साक्षर भएका छन् नगरलाई साक्षर बनाउन ज्योतिमय सामुदायिक अध्ययन केन्द्र नारी जागरण केन्द्र स्थानीय स्वरोजगार केन्द्र र स्वास्थ्य तथा वातावरण समाजले जिम्मा पाएका थिए घोषणा सभामा नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठले बाँकी रहेका निरक्षरहरूलाई निरन्तर कक्षा सञ्चालन गरी साक्षर बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले साक्षर जिल्ला घोषणा गर्ने शिक्षा कार्यालयको लक्ष्य नजिक रहेको भन्दै सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो वनको संरक्षण र घाँसका लागि पूर्वी चितवनको कंकाली सामुदायिक वनमा वृक्षारोपण गरिएको छ गत असार तेइस गतिदेखि शुरू गरेको वृक्षारोपण कार्य आज सकिएको छ वनको कुल भूभागमध्ये दस हेक्टरमा वृक्षारोपण गरिएको वनका सदस्य किशोर रावलले जानकारी दिनुभयो सो वनको क्षेत्रफल सात हेक्टर रहेको छ वनको खाली जग्गाको सदुपयोग गर्दै करिब दस बाह्र हजार बोट बिरुवा रोपिएको उहाँले बताउनुभयो बगैना टाँसी अमला सिमल बढर चिउरी गरी किम्बु लगायतका बोट बिरुवा लगाएको रावलले बताउनुभयो गत असार तेइस गतिदेखि वृक्षारोपण सुरु गरिएको थियो दुई हजार दुई सय उपभोक्ताले पाले पालो वृक्षारोपण कार्यमा सहभागिता जनाएका थिए वनले एक वर्षभित्रमा एक लाखवटा बोट बिरुवा लगाउने लक्ष्य लिएको वनका अध्यक्ष राममणी नेौपानेले बताउनुभयो पशुपालनको पकेट क्षेत्रतर्फ उन्मुख रहेको साबिकको चैनपुर गाविसमा किसानहरूलाई सहजताका लागि वनमा घाँस खेती समेत गरिएको नेौपानेको भनाइ छ अर्थ मन्त्रालयले आगामी वर्षका लागि छुट्याइएको पुँजीगत बजेटको कार्यान्वयनका लागि ठेक्कापट्टाको काम दशैं तिहार अघि नै सक्ने गरी कार्ययोजना बनाएको छ यसअघि पत्ता लगाउन नै पुस र माग लाग्ने हुँदा बजेट खर्च हुन नसकेकाले यो वर्ष योजना स्वीकृत र ठेक्का लगाउने काम छिटो गर्न कार्ययोजना बनाइएको अर्थ सचिव युवराज भूषालले जानकारी दिनुभएको छ बहुभाषीय ठेक्का लागेका आयोजनाको कार्यान्वयन साउन एक गतेदेखि नै शुरू हुने र अरू नयाँ आयोजनाको ठेक्का लगाउने काम समयमै सक्ने गरी योजना बनाइएको उहाँले बताउनु भएको छ अर्थ मन्त्रालयले पेशकी बजेट पास भएपछि साउन एक गते नै मन्त्रालयहरूलाई खर्चको अख्तियारी दिने सचिव भूषालले बताउनु भएको छ पछि सबै मन्त्रालयका सचिवलाई बोलाएर आयोजना कार्यान्वयनका लागि कार्ययोजना जिम्मा लगाउने तयारी भएको उहाँले बताउनु भएको छ यसअघि योजना स्वीकृत हुन नै लामो समय लागेर कार्यान्वयन नहुने देखिएकाले आगामी वर्ष राष्ट्रिय योजना आयोगमा कार्यक्रम पेश भएको एक हप्तामै स्वीकृत गर्ने व्यवस्था मिलाइएको अर्थ सचिव भूषालको भनाइ छ सरकारले सार्वजनिक खरिद ऐनमा संशोधन गरी ठेक्का प्रक्रियालाई सहज बनाउने र ठेकदारलाई जिम्मेवार बनाउने तयारी पनि गरेको छ यस्तै आयोजना कार्यान्वयनमा हुने पानी अवरोध हटाउन पनि कड़ा व्यवस्था गरिएको छ बजार मूल्यका आधारमा जग्गाको मुआब्जा निर्धारण हुने र त्यो नमाने अवरोध गरी कार्यवाही गर्ने व्यवस्था बजेटमा ल्याइएको छ आगामी वर्षका लागि ल्याइएको छ खर्ब अठार अर्बको बजेटमा एक खर्ब सोह्र अर्ब रूपियाँ पुँजीगत खर्चका लागि छुट्याइएको छ मकामा सुरक्षा गार्डको काम दिलाइदिने भन्दै जनालाई ठगेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनालाई पक्राउ गरेको छ पक्राउ पर्नेमा विनोद श्रेष्ठ भन्ने बेनबहादुर बाडा राजन बस्ती रामकुमार थापा मगर र मिलन राई अनु चामलिङ राई रहेका छन् उनीहरूले मकामा राम्रो कम्पनीमा सेक्युरिटी गार्ड सुपर र चालकको काम पाइन्छ र मासिक दुई लाख रुपियाँसम्म कमाई हुन्छ भन्दै मकाउ पठाउने आश्वासन दिएर तेइस जनासँग एक करोड चालिस लाख एकतिस हजार चार सय अडसठी रुपियाँ ठगेको सिआइबीको दावी छ प्रति व्यक्ति आठ लाख पचास हजार रुपियाँ लाग्छ भनी उनीहरूले तेह्र तेइसजनासँगबाट विभिन्न वाहनामा एक करोड चालिस लाख एकतिस हजार चार सय अडसठी रुपियाँ उठाएको र उनीहरूलाई थाइल्याण्डको बैङ्ककमा लगेर एक महिनासम्म बन्धक बनाएर राखेको सिआइबीले जनाएको छ पीडित व्यक्ति तथा उनीहरूका नेपालमा रहेका आफन्तले दिएको जाहेरीका आधारमा पक्राउ परेका उनीहरूलाई मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन अन्तर्गतको मुद्दामा अनुसन्धान भइरहेको प्रहरीको दावी छ पक्राउ परेका व्यक्तिहरूको आरोप प्रमाणित भई मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन दुई हजार चौसठीको दफा चारको उपदफा दुई नौ ख सुना कसुरमा दफा पन्ध्र ङ एक अनुसार दस वर्षदेखि पन्ध्र वर्षसम्म कैद र पचास हजार रुपियाँदेखि एक लाखसम्म जरिवाना गरिनेछ नानगढ बुटवल सड़क खण्ड अन्तर्गत नवलपरासीको कावसतीमा आज बिहान बस र ट्रक एक आपसमा सहित चालकसहित जना घाइते भएका छन् घाइते मध्ये चारको अवस्था गम्भीर रहेको छ सुर्खेतको सल्लेरीबाट काठमाडौँका लागि छुटेको बस र नानगढबाट बुटवल जाँदै गरेको ट्रक एक आपसमा ठोकाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ बस चालक टेकबहादुर बुढा र ट्रक चालक भीम कुँवर तथा यात्रुहरू प्रेम विकर र धनबहादुर सिंह गम्भीर घाइते भएका छन् घाइतेहरूको अहिले भरतपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ घाइतेहरूको कालसोत स्थित मध्यविन्दु सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौं सभासदलाई एक करोड़ दिने व्यवस्थामा संशोधन प्रस्ताव लैजाने ए माओवादी नेता वर्षमान पुनको भनाइमा तपाईँ के भन्नुहुन्छ ए सरकारलाई चुनौती बे खबरदारी र से कुनै तुक छैन तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए सरकारलाई चुनौती भन्नेमा छत्तिस प्रतिशत बी खबरदारी भन्नेमा एकचालिस प्रतिशत र सी कुनै तुक छैन भन्नेमा तेइस प्रतिशत मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई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 स्वीकार नगर्ने बताएका छन् हमासले इजरायलले गाजा क्षेत्रमा गरेको नाकाबन्दी पर्ने माग राखेको छ इजरायलले सन् दुई हजार सातदेखि गाजा क्षेत्रमा नाकाबन्दी लगाएको छ इजिप्टले सुरुमा दुई पक्षले युद्धविराम गर्नुपर्ने र अडचालिस घण्टापछि दुवै पक्ष वार्तामा सहभागी हुनुपर्ने बताएको थियो इजरायलले भने हमासको आफ्नो आक्रमण नरोकी आफूहरू पनि आक्रमण जारी राख्ने बताएको छ आठ दिनदेखि इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणबाट एक सय ब्यानब्बे जनाको मृत्यु भएको छ भने चौध सय भन्दा बढी मानिस घाइते भएको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ बेलायती विदेश मन्त्री विलियम हेगले पदबाट राजीनामा दिएका छन् हेगले राजीनामा दिएपछि बेलायतको मन्त्रीमण्डलमा पनि फेरबदल हुने भएको छ हेग अब तल्लो सदन हाउस अफ कमन्सको नेताका रूपमा क्याबिनेटमा सरिक हुने बेलायती प्रधानमन्त्री कार्यालयले जनाएको छ हेगको जिम्मेवारी अब वर्तमान रक्षा मन्त्री फिलिप हामोनले सम्हाल्नुहुने समाचारमा जनाइएको छ राजीनामा दिएपछि हेगले आफूले आफ्नो पद छोडे पनि सांसदमा बस्न पाउनु आफ्नो लागि गौरवको कुरा भएको प्रतिक्रिया दिएका छन् छब्बीस वर्षदेखि नर्थ योर्क सायरसँग बाट सांसदमा रहेका हेगले आगामी निर्वाचनमा उम्मेद्वारी भने नदिने बताइएको छ प्रधानमन्त्री डेभिज क्यामरूनले मन्त्री परिषदमा फेरबदल गर्न लागेपछि कन्जर्भेटिभ पार्टीका सांसद केन क्लार्कले पनि राजीनामा दिएका छन् खेल समाचार विश्वकप फुटबलको टिकट बिक्री गरेका म्याच हस्पिटालिटीका प्रमुख रे लानले आफूले टिकट बिक्रीमा अनियमितता गरेको स्वीकार गरेका छन् उनले ब्राजिलका वकिलसँग आत्मसमर्पण गर्दै टिकट बिक्रीमा घोटाला गरेको स्वीकार गरेको जनाइएको छ टिकट बिक्रीमा अनियमितता गरेको भन्दै एलान र उनको कम्पनीबाट कम्पनीमाथि छानबिन भइरहेको बेला उनी ब्राजिलको रियो दि जेनेरियोको होटलबाट चार दिन अगाडि उनी आफ्ना वकिलसँग भागेका थिए उनी सहित अन्य एघारजना अधिकारीहरूमाथि पनि अनियमितताको आरोपमा छानबिन भइरहेको छ उनीमाथि पछिल्ला चारवटा विश्वकपमा टिकट बिक्रीमा घोटाला गरिएको भन्दै ब्राजिल प्रहरीले छानबिन गरिरहेको छ र फिफाका अध्यक्ष सेफ ब्लाटरले अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले विश्वकप फुटबलमा गोल्डेन बल पाएको प्रति आश्चर्य व्यक्त गरेका छन् फाइनलमा जर्मनीसँग पराजित भएको अर्जेन्टिनाका स्ट्राइकर मेसीलाई गोल्डेन बल दिनु दुर्भाग्य भएको बताएका छन् अर्जेन्टिनाका पूर्व खेलाड़ी थिएगो म्याराडोनाले पनि मेसीलाई गोल्डेन बल दिएको प्रति आपत्ति जनाएका छन् टेलिभिजनमा अन्तर्वार्ता दिँदै म्याराडोनाले गोल्डेन बलको दावेदार भनेको कोलम्बियाका स्ट्राइकर जेम्स रोड्रिगबेज भएको बताएका छन् रोड्रिगबेजले जारी प्रति प्रतियोगितामा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट पाएका थिए नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणना चल्दै अध्यक्षका प्रत्याशी ओली अग्रस्थानमा आज रातिसम्म अन्तिम परिणाम आइसक्ने व्यवस्थापिका संसदमा सरकारले पेश गरेको बजेटमा आजदेखि छलफल सुरु सभासदलाई छुट्याएको बजेट दुरूपयोग नहुने अर्थमन्त्री डाक्टर महतको दावी रत्नगर नगरपालिका साक्षर नगरपालिका घोषणा रत्नगरमा एक दशमलव आठ नौ प्रतिशत नगरवासी निरक्षर जारी संघर्षको अन्त्य गर्नका लागि इजिप्टले गरेको प्रस्तावमा इजरायलको स्वीकारोक्ति बेलायती विदेश मन्त्री विलियम हेकद्वारा पदबाट राजीनामा र विश्वकप फुटबलको टिकट बिक्री गरेका रे हेलानद्वारा आफूले टिकट बिक्रीमा अनियमितता गरेको स्वीकार अर्जेन्टिनाका स्ट्राइकर मेसीलाई विश्वकप फुटबलमा गोल्डेन बल दिएको प्रति फिफा अध्यक्ष ब्लाटरको आपत्ति अवस्थ साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो सहकर्मी अनितासँगै ध्रुवराज विदा भई नमस्कार यस अर्पण बुलेटिन